नमस्कार नमस्कार नमस्कार सम्पूर्णमा नमस्कार गर्न चाहन्छौँ प्रोग्राम अर्फण क्विज टाइमको युवा पिसोड लिएर आज हामी उपस्थित भइसकेका छौँ कन्ट्रोल रुममा मलाई साथ दिइराखेका छन् साथी राजले भने तपाईँकै आफ्नै आर्जी म सुभाष ठकाल प्रोग्राम मर्पर क्विज टाइमको यो एपिसोडमा छौँ हामी तपाईँसँग कुराकानी गर्छौँ तपाईँसँग रमाइला रमाइला प्रश्नहरूको खेल खेल्छौँ आजको यो प्रोग्राममा र खेल्दै आइरहेका पनि छौँ हाम्रो आजको यो प्रोग्राम अर्पण क्विज टाइमलाई चाहिँ स्पोन्सर गरेको हो एटिट्युड मल्टी रनिङ एकाडेमीले जापानको लागि हन्ड्रेड पर्सेन्ट लगाउन सफल रहेको छ त्यस्तै अङ्ग्रेजी भाषा र विषयलाई चाहिँ विशेष जोड दिइ आइरहेको छ एटिट्युड मल्टिटर्निङ एकाडेमीले त्यस्तै कम्प्युटरका विभिन्न कोर्सहरूलाई विशेष प्राथमिकता दिइराखेको छ त्यस्तै जापानिज भाषा कोरियन भाषा हिब्रो भाषाका साथसाथै गुणस्तरीय भाषाहरू सिकाइने ठाउँ हो अर्पण क्विज टाइमको आजको स्पोन्सर एटिट्युड मल्टिटर्निङ एकाडेमी त्यस्तै म्याथ साइन्स र टेस्ट नदिकन जम्मा पाँचवटा विषयमा मात्र तपाईँ सिधै एसएलसी दिन पाउनुहुन्छ तपाईँले सम्पर्क गर्नुपर्ने हुन्छ एटिट्युड मल्टिटर्निङ एकाडेमीलाई त्यस्तै एक वर्षमा नै तपाईँ तपाईँ प्लस टू गर्न सक्नुहुनेछ प्लस टू गर्ने माध्यम रहेको छ त्यो पनि तपाईँले चाहिँ बुझिरहनु पर्ने हुन्छ त्यस्तै आरजे भिजे तालिम सञ्चालन गर्दै आइरहेको छ एटिट्युड मल्टी एकाडेमीले तपाईँलाई पनि कुशल सञ्चारकर्मी बन्न मन लागेको छ भने तपाईँ जान सक्नुहुन्छ एटिट्युड मल्टी एकाडेमीको त्यो ठाउँमा तपाईँ कुशल सञ्चारकर्मी भएर निस्कन सक्नुहुन्छ मैले यो जानकारी गराउन चाहन्छु र एटिट्युड मल्टी एकाडेमी रहेको छ खैरेनी चार पर्सा बजारमा प्रोभाइडर हुनुहुन्छ दिनेश परियार मोबाइल नम्बर हो अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर त्यस्तै अन्ठानब्बे चार त्रिपन्न पन्ध्र जिरो चौध रहेको छ तपाईँलाई विस्तृत जानकारीको लागि चाहिँ तपाईँले फोन गर्न सक्नुहुन्छ अनि विस्तृत जानकारी लिन सक्नुहुन्छ तपाईँ विभिन्न भाषा विभिन्न विषयका अथवा तपाईँ भिजे तालिम सञ्चालन गर्दै हुनुहुन्छ लिँदै हुनुहुन्छ त्यस्तै तपाईँ चाहिँ हैरान हुनुभएको छ अब यो म्याथ साइन्स कहाँ पर्ने ट्युसन कहाँ पर्ने इङ्ग्लिस ल्याङ्ग्वेजहरू कहाँ पर्ने भनेर तपाईँ सोचिरहनु भएको छ टेन्सन हुनुहुन्छ अथवा तपाईँ म्याथ साइन्स र टेस्ट नदिकन पाँचवटा विषयमा एसएलसी कहाँ दिन पाइन्छ होला भनेर पनि सोचिरहनु भएको छ भने तपाईँ चाहिँ अब त्यस्तो टेन्सन चाहिँ लिनुपर्ने हुँदैन तपाईँको समस्याको समाधान गर्नेछ एटिट्युड मल्टी रनिङ एकाडेमीले यो जानकारी गराउन चाहन्छु र एटिट्युड मल्टी रनिङ एकाडेमीको यो जानकारी सँगसँगै अर्पण क्विज टाइमको यो श्रृङ्खलामा कोही कोही मित्र आइसक्नु भएको छ म स्वागत गर्न चाहन्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि निर्देशन त्रिपाठी के छ जी तपाईँको खबर हामी पनि एकदम ठाक छौँ खाजा खानुभयो भइसक्यो है के गर्दै हुनुहुन्छ आज भोलि बसी बसाउने हो हामीसँग आज सातवटा प्रश्न छ निर्देशनजी कुन नम्बर रोज्नुहुन्छ चार नम्बर चार नम्बर है तपाईँको चार नम्बरको क्वेसन यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला है त तपाईँको सुरुको क्वेसन यस्तो रहेको छ मानिस जस्तै हाँस्न सक्ने जनावर कुन हो के भन्नुभयो चिम्पाङ्जी के गरौँ यो एन्सरलाई फाइनल गरौँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई ला तपाईँको जवाफ बिग्रियो त निर्देशनजी तपाईँको जवाब बिग्रियो हाम्रो कम्प्युटरले भन्दैछ है तपाईँको लागि पहिलो राउन्डको दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नु होला विश्व भ्रमण गर्ने पहिलो नेपाली को हुन् के भन्नुभयो पास तपाईँले चाहिँ दुईवटै प्रश्नको एन्सर मिलाउन सक्नु भएन पहिलो एन्सर रहेको छ हाइन र अहिले चाहिँ केशव शमशेर जबरा रहेको छ पार्टिसिपेन्टको लागि थ्याङ्क्स भन्न चाहन्छु यतिखेर कोही साथी आउनु भएको छ उहाँलाई पनि म स्वागत गर्न चाहन्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि को भन्नुभयो सुजन गुरुङ सुजनजी कहाँदेखि होला रनपा दसदेखि के गर्नुहुन्छ सुजनले एकदम इक्जाम चाहिँ दिएर बस्नु भएको ए ए भनेपछि सुजनले खाजा खानुभयो अब खाने है हामीसँग सातवटा प्रश्नहरू छन् र चार नम्बर गइसकेको छ सुजनले कुन रोज्नुहुन्छ है तपाईँलाई थाहा छ अर्पण क्विज टाइमको नेम है तपाईँको लागि पहिलो राउन्डको पहिलो प्रश्न रहेको छ ध्यान दिएर सुन्नुहोला है गाई वस्तुले बाली खाए बापत तिरेने हर्जनालाई के भनिन्छ सुजनजी कता हराउनुभयो पढ्या पढ्या जस्तो लाग्थ्यो है पास है तपाईँको लागि म दोस्रो प्रश्न राख्दैछु पहिलो राउन्डको ध्यान दिएर सुन्नुहोला है त कहिल्यै बुढो नहुनेलाई के भनिन्छ पनि कहिल्यै बुढो नहुनेलाई के भनिन्छ तन्नेरी <laughs> तन्नेरी भनिन्छ है के गरौँ तपाईँको यो एन्सरलाई फाइनल गराइदिउँ है के भन्छ तपाईँको यो एन्सर हाम्रो कम्प्युटरले सुजनजी हुनुहुन्थ्यो हामीसँग र दुईवटै प्रश्नको एन्सर उहाँले दिन सक्नु भएन गाईबस्तुले खाए बाली खाए बापत तिरिने हरजनालाई चाहिँ अर्मुल भनिन्छ त्यस्तै चाहिँ कहिल्यै बुढो नहुनेलाई चाहिँ अझर भनिन्छ यो मैले चाहिँ जानकारीको लागि एन्सर भनिदिएँ हामी प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा छौँ तपाईँसँग रमाइला प्रश्नहरूको खेल खेलिराखेका छौँ कोही साथी आइसक्नु भएको छ स्वागत गर्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि सोमबहादुर विक सोमबहादुर सोमबहादुरजी हजुर के गर्नुहुन्छ तपाईँ म अहिले कसै पारामा अध्ययन गर्छु अब एकजना आउनु छ भनेपछि ठिकठाक छ है खाजा खानुभयो हजुर खाँदै हो खाँदै हो है हजुर अर्पण क्विज टाइमको नेम थाहा छ सोमबहादुरलाई थाहा छ है तपाईँको लागि मैले क्वेसन राख्नुभन्दा पहिला तपाईँलाई रोजाउनु पर्छ कति नम्बर रोज्नुहुन्छ आज हामीसँग सातवटा क्वेसन छन् चार गइसकेको छ कति नम्बर सात नम्बर तपाईँको सात नम्बरको क्वेसन यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला है खोला फैलिएको कारणले कम गहिरो भई हिँडेर पार गर्न सकिने ठाउँलाई के भनिन्छ खोला फैलिएको कारणले कम गहिरो भई हिँडेर पार गर्न सकिने ठाउँलाई के भनिन्छ पास है तपाईँको लागि मैले दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला है त घोडाको हेरचाह गर्ने मानिसलाई के भनिन्छ पास है सोमबहादुरजी आउनु भएको थियो र उहाँले पनि कुनै क्वेसनको एन्सर मिलाउन सक्नु भएन खोला फैलिएको कारणले कम गहिरो भई हिँडेर पार गर्न सकिने ठाउँलाई चाहिँ जङ्घार भनिन्छ र घोडाको हेरचाह गर्ने मानिसलाई चाहिँ सहेस भनिन्छ यो जानकारीको लागि मैले दिएँ कोही मित्र हुनुहुन्छ यतिखेर म स्वागत गर्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि म बकुलहरबाट बकुलहरबाट को भन्नुभयो के भन्नुभयो हजुर एक क्रिस है हजुर क्रिस पछाडि के होला आचार्य एक्रिसजी हजुर के गर्नुहुन्छ तपाईँ म कहाँ कतिमा पढ्नुहुन्छ भनेपछि पढाइ कस्तो चलिराखेको छ क्रिस राम्रो राम्रो छ है आज खानुभयो एक्रिसले खाइसक्नु भयो है अनि एक्रिसलाई क्रिसलाई चाहिँ अर्पण क्विज टाइमको नियम चाहिँ थाहा छ कि छैन थाहा छ है भनेपछि हामीसँग सातवटा प्रश्न छन् र तिनवटा गइसकेको छ सात चार र एक कुन रोज्नुहुन्छ तपाईँले पाँच रोज्नुहुन्छ है ठिक छ एकरिसलाई चाहिँ पाँच नम्बरको क्वेसन यस्तो रहेको छ ध्यान दिएर सुन्नु होला है रोपाइमा बजाइने बाजालाई के भनिन्छ एकिसजी हजुर सोच्नु पन्चे बाजा है हजुर रोपाइमा बजाइने बाजालाई पन्चे बाजा भनिन्छ के गरौँ यो फाइनल गरौँ हुन्छ फाइनल गरौँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई त हजुर तपाईँको जवाब बिग्रियो त है हाम्रो कम्प्युटरले भन्दैछ है यसको सही एन्सर हो बेठी है तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला सजिलो रहेको छ है आगो बाल्ने फलामको चुलोलाई के भनिन्छ ओदान के गरौँ तपाईँको यो एन्सर फाइनल मानौ के भन्छ तपाईँको यो एन्सर हाम्रो कम्प्युटरले सही जवाफ सही जवाब दिनुभएको छ तपाईँलाई म दोस्रो राउन्डमा लाँदैछु र दोस्रो राउन्डको पहिलो प्रश्न तपाईँको लागि राख्दैछु ध्यान दिएर सुन्नुहोला है पुरुष भन्दा बढी महिला साक्षर भएको देश कुन हो पुरुष भन्दा बढी महिला साक्षर भएको देश कुन हो ए क्रिसजी हजुर कता हराउनु भएको छ अमेरिका अमेरिका ओहो के गरौँ फाइनल मानौ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई ए यसको सही एन्सर हङ्गेरी हो है तपाईँको लागि म दोस्रो राउन्डको दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला कवि वर कसलाई दिएको उपाधि हो कवि वर कसलाई दिएको उपाधि हो लक्ष्मी प्रसाद देवकोटा लक्ष्मी प्रसाद देवकोटा हो हजुर फाइनल मानौ तपाईँको यो एन्सर हामीले फाइनल मानौ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई यसको सही एन्सर माधव प्रसाद घिमिरे हो है तपाईँको लागि अन्तिम प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला फुटेपछि मात्र प्रयोगमा आउने चिज के हो के भन्नुभयो फुटेपछि मात्र प्रयोगमा आउने चीज के हो फुटेपछि मात्र प्रयोगमा आउने चीज के हो अन्डा अन्डा के गरौँ तपाईँको यो एन्सर फाइनल फाइनल मानौ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाफ एकजी तपाईँले दुईवटा प्रश्नको सो दिएर तपाईँको खातामा चाहिँ बिस अङ्क जम्मा गर्न सफल हुनुभएको छ प्रोग्राम अन्तिमसम्म सुन्नुहोला तपाईँ पनि विनर लिस्टमा पर्न सक्नुहुनेछ अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते एक्रिस आचार्य हुनुहुन्थ्यो बकुलहरदेखि हामी प्रोग्राम अर्पण क्विज टाइमको युवा एपिसोडमा छौँ तपाईँसँग रमाइला रमाइला प्रश्नहरूको खेल खेल राखेका छौँ टेक्निसियन पार्टबाट मित्र राज हुनुहुन्छ अनि तपाईँको आफ्नै साथी म सुभाष छु तपाईँसँगै रहिराखेको छु यदि तपाईँलाई पनि आउन मन लागेको छ अनि यस्तै प्रश्नहरूको रमाइलो खेल खेल्न मन लागेको छ तपाईँलाई पनि तपाईँ आउन सक्नुहुन्छ तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन अनि पाँच त्रिसठी तिन बाटो हो तपाईँ यो दुईवटा बाटो भएर आउन सक्नुहुन्छ अनि रमाइला रमाइला क्वेसनहरूको चाहिँ खेल खेल्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ भनेर मलाई सङ्केत मिलिराखेको छ को हुनुहुन्छ म स्वागत गर्छु नमस्ते को भन्नुभयो सूर्य सूर्यजी के छ तपाईँको नयाँ नौलो खबर भन्नुहोस् मोबाइलमा अलिकति ब्यालेन्स कम छ है हजुर तपाईँलाई थाहा छ अर्पण क्विज टाइमको नेम भरपुर थाहा छ पुरा थाहा छ हो नम्बर नम्बर हजुर तपाईँको लागि क्वेसन मैले राखिराख राखिहाल्छु ध्यान दिएर सुन्नुहोला है त हुन्छ विश्वको सबैभन्दा ठुलो झरना कुन हो एन्जल झरना यसलाई फाइनल गरिदिनु के भन्नुभयो एन्जल झरना एन्जल हजुर एन्जल एन्जल झरना जुन अब भेनेजुएलामा पर्छ हो त्यही हो फाइनल गरिदिनु दाइ एन्जल भन्नुभयो है हजुर के गरौँ तपाईँको एन्सर फाइनल गरिदिनु फाइनल गरिदिउँ के भन्छ तपाईँको यो एन्सर हाम्रो कम्प्युटरले सही जवाफ सूर्यजी सही एन्सर दिनुभएको छ तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला है त बङ्गलादेशको दक्षिणमा के रहेको छ बङ्गलादेशको दक्षिणमा के रहेको छ बङ्गालको खाडी छ के छ बङ्गालको खाडी बङ्गालको खाडी बङ्गाल त्यसको दक्षिणमा भन्नुभयो होइन बङ्गालको खाडी छ यो सिमानाको हिसाबले बङ्गालको खाडी छ बङ्गालको खाडी छ है के भनौ तपाईँको यो एन्सर फाइनल गरौँ मैले हुन्छ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाफ सूर्यजी <laughs> ल ठिकै छ तपाईँको लागि मैले दोस्रो तेस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला उत्तर अमेरिकाको क्षेत्रफल कति छ उत्तर अमेरिकाको क्षेत्रफल ओहो यो त अब महादेशको हिसाबले एक्ज्याक्टली त भन्न सकिँदैन है ठुल्ठुलो राष्ट्रहरू पनि छ लगभग साढे दुई करोड वर्ग ल फाइनल गरिदिनु कति भन्नुभयो के भन्नु क्यानाडा अमेरिका मिक्स गरेर ल साढे दुई करोड ल यो मिल्दैन हो हो के गरौँ तपाईँको एन्सर फाइनल मानौँ मैले हुन्छ हुन्छ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँको बिग्रियो सुरेशजी यसको सही एन्सर चाहिँ तिरानब्बे लाख छैसठी हजार वर्ग मिल हो है तपाईँको लागि मैले चौथो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला विश्वको सबैभन्दा व्यस्त नहर कुन हो व्यस्त नहर स्वेज नहर के भन्नुभयो स्वेज नहर अलिकति बुझिएन इजिप्टको स्वेज नहर के गरौँ तपाईँको यो एन्सर फाइनल मानौ हुन्छ दाइ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई ओ पानामा नहर हो यसको सही एन्सर है तपाईँको लागि अन्तिम प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला सूर्यजी है तपाईँको लागि क्वेसन लगेको रहेको छ पूर्वको ग्रेट ब्रिटेन भन्नाले कुन देशलाई बुझाउँछ पूर्वको ग्रेट ब्रिटेन जापान पूर्वको ग्रेट ब्रिटेन भन्नाले कुन देशलाई जनाउँछ जापान जापान के गरौँ तपाईँको एन्सर जापान भनेर गइसक्नु भएको छ हामी कम्प्युटरलाई सोध्छौँ उहाँको एन्सर के रहेको छ तिनवटा प्रश्नको सही एन्सर दिएर तिस अङ्क प्राप्त गरेर गइसक्नु भएको छ सूर्यजी हामी अर्पण क्विज टाइमको यो एपिसोडमा छौँ तपाईँसँग कुराकानी गरिराखेका छौँ तपाईँसँग रमाइला रमाइला प्रश्नहरूको खेल खेलिराखेका छौँ यदि तपाईँलाई पनि आउन मन लागेको छ अनि यस्तै प्रश्नहरूको रमाइलो रमाइलो खेलहरू खेल्न मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ अनि खेल्न सक्नुहुन्छ तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला राखेका छौँ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाईँ यो दुईवटा बाटो भएर आउन सक्नुहुन्छ अनि रमाइला प्रश्नहरूको खेल खेल्न सक्नुहुन्छ हाम्रो प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडलाई चाहिँ सहकार्य गरेको हो स्पोन्सर गरेको हो एटिट्युड मल्टी रनिङ एकाडेमीले जापानको लागि हन्ड्रेड पर्सेन्ट भिजा लगाउन सफल रहेको छ त्यस्तै अङ्ग्रेजी भाषा र विषयलाई विशेष जोड दिइराखेको छ कम्प्युटरका विभिन्न कोर्सहरू सिकाइराखेको छ जापानिज भाषा कोरियन भाषा हिब्रो भाषाका साथसाथै गुणस्तरीय भाषाहरू सिकाइने ठाउँ पनि रहेको छ एटिट्युड मल्टी रनिङ एकाडेमी त्यस्तै म्याथ साइन्स र टेस्ट नदिकन जम्मा पाँचवटा विषयमा मात्रै सिधै एसएलसी दिन पाइने ठाउँ पनि रहेको छ त्यस्तै एक वर्षमा नै प्लस टू गर्न सकिने माध्यम रहेको छ र आरजे भिजे तालिम पनि सञ्चालन गर्दै आइरहेको छ एटिट्युड रनिङ एकाडेमीले खैरेनी चार पर्सा बजारमा रहेको छ हिमालयन बैङ्कको सँगसँगै रहेको छ प्रोपाइटर हुनुहुन्छ दिनेश परियार मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर त्यस्तै अर्को नम्बर रहेको छ अन्ठानब्बे चार त्रिपन्न पन्ध्र जिरो चौध रहेको छ यो जानकारी गराउन चाहन्छु र यो जानकारी सँगसँगै कोही आइसक्नु भएको छ साथी म उहाँलाई पनि लिन चाहन्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि म स्मृति गुरुङ स्मृति गुरुङ कहाँबाट होला स्मृति डाबरबाट के गर्नुहुन्छ स्मृतिले कहाँ कतिमा पढ्नुहुन्छ स्मृति आठमा पढ्नुहुन्छ पढाइ कसरी चलिरहेछ कस्तो चलिरहेछ ठिकै चलिरहेछ है तपाईँलाई थाहा छ अर्पण क्विज टाइमको नियम थाहा छ है त्यसो भए मैले तपाईँलाई चाहिँ ढिला नगरिकन मैले क्वेसन राख्छु र तपाईँले क्वेसन राख्नुभन्दा अगाडि चाहिँ तपाईँले रोज्न पाउनुहुन्छ पाँच सात चार र एक अनि दुई गइसकेको छ सातवटा प्रश्नमा चाहिँ पाँचवटा गइसकेको छ कुन रोज्नुहुन्छ तिन तिन रोज्नुभयो तपाईँको लागि क्वेसन यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला है भिरकुटीको वास्तविक नाम के थियो के भन्नुभयो अंशु वर्मा के भन्नुभयो हरितारा के गरौँ त के गरौँ तपाईँको यो एन्सर लग गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई स्मृतिजी भिरकुटीको वास्तविक नाम चाहिँ खुकुनी हो है तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला कहिल्यै बुढो नहुनेलाई यो क्वेसन मैले गरिसकेको छु तपाईँको लागि रहेको छ नानीलाई सुताउन आमाले गाउने लयलाई के भनिन्छ के भन्नुभयो लोरी तपाईँको यो एन्सर के गरौँ मैले फाइनल गरौँ लक गरिदिउँ है के भन्छ तपाईँको यो एन्सर हाम्रो कम्प्युटरले ला सही स्मृतिजी तपाईँले सही एन्सर दिनुभएको छ राजले पनि अलिक अलिकति कन्फ्युज गराइदिनु भयो होला तपाईँलाई होइन अलिकति पहिला चाहिँ गलत एन्सर भन्न मात्रै खोजिएको थियो होइन ठिकै छ तपाईँको लागि मैले दोस्रो राउन्डको पहिलो क्वेसन राख्दैछु ध्यान दिएर सुन्नुहोला है कतिजना वंशी राजाले नेपालमा राज्य गरे कतिजना वंशी राजाले नेपालमा राज्य गरे पास जनाले गरे स्मृतिजी है तपाईँको लागि मैले हामी चौथो प्रश्न गर्दैछौँ अरे होइन तपाईँको लागि रहेको छ क्वेसन ध्यान दिएर सुन्नुहोला तरबार राख्ने खोललाई के भनिन्छ म्यान के गरौँ तपाईँको यो एन्सर मैले लक गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँले सही एन्सर दिइसक्नु भएको छ तपाईँको लागि मैले अर्को क्वेसन राख्दैछु ध्यान दिएर सुन्नुहोला सेतो हात्ती कुन देशमा पाइन्छ थाइल्यान्ड के गरौँ तपाईँको यो एन्सर मैले लक गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई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 त्यस्तै कम्प्युटरका विभिन्न कोषहरू सिकाइराखेको छ जापानिज भाषा कोरियन भाषा हिब्रो भाषाका साथसाथै गुणस्तरीय भाषाहरू सिकाइने ठाउँ पनि रहेको छ त्यस्तै म्याथ साइन्स र टेस्ट नदिकन जम्मा पाँचवटा विषयमा मात्रै सिधै एसएलसी दिन पाइने ठाउँ रहेको छ एटिट्युट मल्टिलर्निङ एकाडेमी त्यस्तै एक वर्षमा नै प्लस टू गर्न सकिने माध्यम पनि हो त्यस्तै आरजे भिजे तालिम सञ्चालन गर्दै आइरहेको छ एटिट्युट मल्टिलर्निङ एकाडेमीले खैरेनी चार पर्सा बजारमा रहेको छ हिमालयन बैङ्कको माथिल्लो तलामा रहेको छ प्रोपाइटर हुनुहुन्छ दिनेश परियार मोबाइल नम्बर हो अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर त्यस्तै अन्ठानब्बे चार त्रिपन्न पन्ध्र जिरो चौध रहेको छ तपाईँलाई एटिट्युड रनिङ एकाडेमीको बारेमा केही विस्तृत जानकारीहरू लिन मन लागेको छ भने तपाईँ फोन गर्न सक्नुहुन्छ अनि लिन सक्नुहुन्छ यतिखेर कोही साथी हुनुहुन्छ भनेर मलाई सङ्केत मिलिराखेको छ राजबाट मैले स्वागत गर्न चाहनु को हुनुहुन्छ उता राज बोलिराखेको अवस्था छ है शून्य सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला राखेका छौँ भनेर पनि भन्न अब चाहिँ सक्दैनौँ उताबाट राजले चाहिँ बिदा माग्नुपर्छ बिदा माग्नुपर्छ भनेर भनिराखेका छन् ठिकै छ तपाईँसँग होइन अझै पनि तपाईँका प्रश्नहरू त हाम्रा प्रश्नहरू कुराहरू गर्नु मन लागेको थियो रमाइला प्रश्नहरूको खेल खेल्न मन लागेको थियो तर के गर्ने समयलाई पनि हामीले चिन्नु पर्दो रहेछ र समयसँगै हिँड्नु पनि पर्दो रहेछ आज जम्मा जम्मी छजना साथीहरूले हाम्रो प्रोग्राममा भाग लिनुभयो निर्देशनतिर त्रिपाठी हुनुहुन्थ्यो त्यस्तै सुजन गुरुङ हुनुहुन्थ्यो सोमबहादुर विक हुनुहुन्थ्यो एक्रिस आचार्य हुनुहुन्थ्यो सूर्य मिजार हुनुहुन्थ्यो त्यस्तै स्मृति गुरुङ हुनुहुन्थ्यो र एक्रिस आचार्यले चाहिँ दुईवटा प्रश्नको एन्सर मिलाएर बिस अङ्क आफ्नो खातामा जम्मा गर्नुभएको थियो सूर्य मिजारले तिस अङ्क त्यस्तै स्मृति गुरुङले पनि तिस अङ्क प्राप्त गर्नुभएको छ र हामी दुईजना सूर्य मिजार अनि स्मृति गुरुङ चाहिँ विनर लिस्टमा पर्नुभएको छ को हुनुहुन्छ त आजको विजेता उताबाट राजले चाहिँ प्रथा गरिराखेका छन् राज को होला मलाई राजले चाहिँ देखाइराखेका छन् को हो भनेर राजले देखाइसकेको अवस्था छ आजको विनर हुनुभएको छ स्मृति गुरुङ बधाई छ स्मृतिजी तपाईँले चाहिँ आजको एक हप्तामा चाहिँ आफ्नो आइडेन्टिटी कार्डको फोटोकपी सहित रेडियो अर्पणको कार्यालयमा चाहिँ सम्पर्क गर्नुपर्ने हुन्छ हामी फेरि पनि वान्स अगेन बधाई दिन्छौँ हामीलाई ज जसले रेडियो सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद जसले इन्टरनेट अनलाइनबाट हामीलाई लगइन गरेर सुन्नुभयो तपाईँलाई पनि धेरै धेरै थ्याङ्क्स भन्न चाहन्छौँ यति जेलसम्म मेरो आवाजलाई तपाईँको तपाईँको रेडियो सेयरसम्म पुर्याउनका लागि साथ दिने टेक्निसियन पार्टबाट मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको प्रोग्राम स्पोन्सर एटिट्युड मल्टनिक एकाडेमीका प्रोपाइटर दिनेश परियारलाई पनि हृदयदेखि नै थ्याङ्क्स भन्दै प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडबाट तपाईँको आफ्नै आर्जी सुभाष ठकाल पनि छुटिन्छु नमस्ते